झुम्दै देउता मन्दिर अनि भक्त पनि बनिदिन्छ पिरती देउता मन्दिर अनि भक्त पनि बनिदिन्छ पिरती पर्खाइमा हजार जुनी सहजै गनिदिन्छ पिरती एक आगमन लाखौँको खुसी भनिदिन्छ पिरती प्रेमको वर्षा भो तिमी आएपछि हर्ष नै हर्ष भो तिमी आएपछि प्रेमको वर्षा भो तिमी आएपछि हर्ष नै हर्ष हो तिमी आएपछि माया भन्दा पर छैन अर्को मजा माया भन्दा पर छैन अर्को मजा यही निष्कर्ष भो तिमी आएपछि यही निष्कर्ष सबो तिमी आएपछि प्रेमको वर्षा भो तिमी आएपछि हर्ष नै हर्ष भो तिमी आएपछि जिन्दगीमा मिठो बार छ तिमी छेउरामा छु प्यार छ जिन्दगीमा मिठो बार छ हजार छ खुसी नै खुसी हजार छ हर मौसम बसन्त भो तिमी आएपछि दुःखको अन्त भो तिमी आएपछि माया भङ्गा पारा छैन अर्को मजा माया भन्दा परा छैन अर्को मजा यही निष्कर्ष भो तिमी आएपछि यही निष्कर्ष भो तिमी आएपछि ढुकीमा मेरो मन रम्यो दुई बुटु मिले दिल झुम्यो तिम्रो ढुकढुकीमा मेरो मन रम्यो हाम्रो पिरती देखेर हाम्रो पिरती देखेर आकाशले धरतीलाई चुम्यो आकाशले धरतीलाई चुम्यो प्रेमको उत्कर्ष भो तिमी आएपछि हर्ष नै हर्ष भो तिमी आएपछि माया भन्दा पर अर्को मजा माया भन्दा परा छैन अर्को मजा प्रेमको वर्षा भो तिमी आएपछि हर्ष नै हर्ष भो तिमी आएपछि माया भन्दा पर छैन अर्को मजा यही निष्कर्ष भो तिमी आएपछि पृष्ठभूमिमा गुन्जिरहेको यसै सुमधुर साङ्गीतिक आवाजसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारिका आत्मीय मित्र रिजन अनि मछु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र तपाईँकै प्रिय कार्यक्रम मुक्तक मधुरिमाको बसाईमा तपाईँ हुनुहुन्छ साताको बिहिबार बेलुकी पाउने नौ बजेको बीबीसी नेपाली सेवाको समाचारपछि हामी करिब दस बजेसम्मको व्यवसायीलाई लिएर आउने गर्दछौ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरजको ध्वनि तरङ्गमा कार्यक्रमको शुरूआतमा सुन्नुभयो प्रेमको वर्षा भो तिमी आएपछि कृष्णहरि बरालको शब्द बिबी अनुरागीको संगीतमा शुभारम्भ एल्बमबाट गंगाधर पराजुलीको आवाज रहेको थियो कार्यक्रम मुक्तक मधुरीमा तपाईँ यति बेला विश्वको जुनसुकै कुनामा रहेर पनि W dot radio Arpan dot com dot NP मार्फत पनि प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा यो कार्यक्रमलाई तपाईँ डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ कार्यक्रमलाई डाउनलोडको व्यवस्था मिलाइदिने रेडियो अर्पणका प्राविधिक मित्र रिजन अनि लक्ष्मणलाई धन्यवाद त्यस्तै चिसापानी छ रामे रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर सात सरलाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको बसाईमा पनि तपाईँका मुक्तकहरू सँगै रहनका लागि हामी उपस्थित भएका छौँ यो रात्रिकालीन प्रहरमा तपाईँ सँगै रहेर तपाईँका मुक्तकहरू अगाडि बढाउने क्रममा ढिला नगरिकन आजको बसाइलाई सुरुवात गर्न चाहन्छु अरूण चामलिङ अम्मालले पातले पानी भोजपुरबाट पठाउनु भएको मुक्तक यति बेला रहेको छ उहाँ युएमा हुनुहुँदो रहेछ हाल बाहनामा हात यहाँ समाउँछन् मान्छेहरू बाहनामा हात यहाँ समाउँछन् मान्छेहरू अरूलाई रुवाएर रमाउँछन् मान्छेहरू चोखो माया हृदयमा बसिएको हुन्छ चोखो माया हृदयमा बसिएको हुन्छ विश्वासघातको नाम मात्रै कमाउँछन् मान्छेहरू विश्वासघातको नाम मात्र कमाउँछन् मान्छेहरू अरूलाई रुवाएर रमाउँछन् मान्छेहरू अरूको पीडामा आफू खुसी हुन जान्ने मान्छे यही छन् यस्तै भाव यो मुक्तकमा धन्यवाद अरूण चामलिङ अम्मानलाई यो साथको लागि सुन्दर शेर्पाली बिन्दास रुघा दुई घनखोला महल भारतबाट लेख्नुहुन्छ जुन उही हो छेउमा तारा उही हो जुन उही हो छेउमा तारा उही हो फेरिए नि संविधान धारा उही हो भन्नेहरू त भन्छन् यहाँ सबै फेरियो भन्नेहरू त भन्छन् यहाँ सबै फेरियो स्वार्थी यो दुनियाँ सारा उही हो स्वार्थी यो दुनियाँ सारा उही हो फेरिए नि संविधान धारा उही हो जुन उही हो छेउमा तारा उडियो सबै कुरा उस्ता उस्तै हो यहाँ केही पनि नयाँ छैन केही पनि बदलिएको छैन केही पनि फरक हुने छैन यस्तै भाव सुन्दर शेर्पाली बिन्दासलाई धन्यवाद माया खड्का तुलसीपुरबाट लेख्नुहुन्छ सुखी पाएपछि दुखी भुल्ने चलन छ सुखी पाएपछि दुखी भुल्ने चलन छ गुलाब पाएपछि सूर्यमुखी भुल्ने चलन छ आवश्यकता पर्दा जुन थालमा खायो आवश्यकता पर्दा जुन थालमा खायो त्यही थालमा पछि थुकी भुल्ने चलन छ त्यही थालमा पछि ठुकी भुल्ने चलन छ गुलाब पाएपछि सूर्यमुखी भुल्ने चलन छ सुखी पाएपछि दुखी भुल्ने चलन छ यहाँ सुखमा मान्छेले सबैलाई बिर्सन्छन् सुखमा परेको बेला आफू दुःखमा रहँदाखेरि पुराना दिनहरू दुःखमा रहँदाखेरिका साथीहरू सबै भुल्छन् यही भाव यो मुक्तकमा माया खड्कालाई धन्यवाद छ राई मुकमिन रमेश हाल साउदीबाट लेख्नुहुन्छ यहाँ विश्वास बोकेर मान्छे हराउँछन् यहाँ विश्वास बोकेर मान्छे हराउँछन् थमाई हातमा पैसा हर चिज गराउँछन् पहिले भगवानदेखि मान्छे डराउँथे पहिले भगवानदेखि मान्छे डराउँथे अहिले मान्छेदेखि भगवान डराउँछन् अहिले मान्छेदेखि भगवान डराउँछन् थमाई हातमा पैसा हर चिज गराउँछन् यहाँ विश्वास बोकेर मान्छे हराउँछन् धन्यवाद राई मुकवेन रमेशलाई यो सुन्दर मुक्तकको लागि हेमराज वागले बहराइनबाट लेख्नुहुन्छ पास्तर अमरपुर दुई भालुचोकका मित्र हुनुहुन्छ काबेली नदी बगिरहन्छ छाल हानी हानी काबेली नदी बगिरहन्छ छाल हानी हानी निष्ठुरी रहेछ तिम्रो माया बनायौ पानी पानी विश्वास गरी साथ दिए आफ्नै मान्छे भनी विश्वास गरी साथ दिए आफ्नै मान्छे भनी मर्नु न बाँच्नु बनायो आज दुखी जिन्दगानी मर्नु न बाँच्नु बनायो आज दुखी जिन्दगानी निष्ठुरी रहेछ तिम्रो माया बनायो पानी पानी धन्यवाद हेमराज वाग्लेलाई यो साथको लागि राग गजमेर राज धरानबाट लेख्नुहुन्छ रगत भन्दा भावना साक्षी हुन्छ नि रगत भन्दा भावना साक्षी हुन्छ नि हात नहुनेको पनि भाग्य हुन्छ नि सुनेका सबै कुराले मन छुँदैनन् सुनेका सबै कुराले मन छुँदैनन् भन्दा डरो मनको वाक्य हुन्छ नि बोली भन्दा दरो मनको वाक्य हुन्छ नि हात नहुनेको पनि भाग्य हुन्छ नि रगत भन्दा भावना साख्य हुन्छ नि वास्तवमा नाता सम्बन्ध यो मनले अनुभूति गर्ने कुरा हो मित्र रगतको नाता हुँदैमा नजिकैको हुन्छ भन्ने छैन रगतको नातामा हुने धेरै ठूला ठूला द्वन्द्वहरू हामीले देखेका छौं गाउँ समाजमा तर मन यस्तो चिज हो जुन मनले कायम गरेको नाता कहिल्यै पनि त्यहाँ रिस आउँदैन वैराग्य आउँदैन यस्तै भाव राग गजमेर राजलाई धन्यवाद यो साथको लागि कियर सिंह खासु मगर गुल्मी बलिथुम नौ हाल भारतबाट पुरानो अतीत खोल्न गाह्रो छ साथी पुरानो अतीत खोल्न गाह्रो छ साथी फाटेको मन सिउन सारो छ साथी जसले सारा सपना टुटाइ गयो नि जसले सारा सपना टुटाइ गयो नि उही मान्छे कुन किन यति प्यारो छ साथी उही मान्छे किन यति प्यारो छ साथी पुरानो अतीत खोल्न गाह्रो छ साथी फाटेको मन सिउन साह्रो छ साथी धन्यवाद केहर सिंह खासु मगरलाई यो साथको लागि पोखरेल सम्झना काठमाडौँ नयाँ बजारबाट लेख्नुहुन्छ बन्दिन म तिम्री सङ्गिनी अब बन्दिन म तिम्री सङ्गिनी अब छिट्टै छ सिउँदो रङ्गिनी हिजो हिजोसम्म तिम्रो ढाके ढाकेर हिँड्थे हिजोसम्म तिम्रो करतुत ढाकेर हिँड्थे दिन आए यथार्थ नङ्गिनी अब दिन आए यथार्थ नङ्गिनी अब छिट्टै छ सिउँदो रङ्गिनी अब बन्दिन म तिम्री सङ्गिनी अब धन्यवाद सम्झना पोखरेललाई यो साथको लागि अर्जुन भट्टराई झापा महेशपुर हाल दक्षिण कोरियाबाट लेख्नुहुन्छ म जहाँ जस्तो सुकै हालमा मर्न सक्छु म जहाँ जस्तो सुकै हालमा मर्न सक्छु भट्टी या त अस्प तालमा मर्न सक्छु मैले भन्न खोजेको चाहिँ यति मात्र हो मैले भन्न खोजेको चाहिँ यति मात्र हो तिमीले छोड्यौ भने अकालमा मर्न सक्छु तिमीले छोड्यौ भने अकालमा मर्न सक्छु भट्टी या त अस्पतालमा मर्न सक्छु म जहाँ जस्तो सुकै हालमा मर्न सक्छु निकै सुन्दर मुक्तक अर्जुन भट्टराईलाई धन्यवाद जितेन्द्र गुरुङ केफास सानोसरी नौ बर्दिया हाल मरूभूमिको देश दोहा कतारबाट मनको तार पिरतीले रेट्न पाए हुन्थ्यो मनको तार पिरतीले रेट्न पाए हुन्थ्यो मनका प्यास यी आँखाले मेट्न पाए हुन्थ्यो कति कोरु कल्पनाको तस्बिर मात्र बनाई कति कोरु कल्पनाको तस्बिर मात्र बनाई अब त छिट्टै अङ्गालोमा भेट्न पाए हुन्थ्यो अब त छिट्टै अङ्गालोमा भेट्न पाए हुन्थ्यो मनका प्यास यी आँखाले मेट्न पाए हुन्थ्यो मनको तार पिरतीले रेट्न पाए हुन्थ्यो धन्यवाद जितेन्द्र गुरु केफासलाई आरबी सुवेदी राजाबाबुको मुक्त त्यति बेला उहाँ कैलालीका मित्र हुनुहुन्छ हाल बेङ्गलोर भारतबाट पठाउनु भएको छ यस्तो पनि होला भन्ने सोचेकै थिइन यस्तो पनि होला भन्ने सोचेकै थिइन अहिले नै मृत्युले छोला भन्ने सोचेकै थिइन अचम्म र विचित्रको यो संसारमा अचम्म र विचित्रको यो संसारमा ढुङ्गा झैँ मन त्यो रोला भन्ने सोचेकै थिइन ढुङ्गा झैँ मन त्यो रोला भन्ने सोचेकै थिइन अहिले नै मृत्युले छोला भन्ने सोचेकै थिइन यस्तो पनि होला भन्ने सोचेकै थिइनँ धन्यवाद राजाबाबु सुवेदीलाई यो साथको लागि जीएम दिपु देवेन्द्र खोलागाउँ पाँच सर्केना रुकुम हाल दिपायल डोटीबाट लेख्नुहुन्छ मन्त्री भएको भोलिपल्ट खुब टन टन गर्छ मन्त्री भएको भोलिपल्ट खुब टन टन गर्छ सरकारी अड्डा र अदालतको अनुगमन गर्छ केही दिनपछि हेर्नुहोला त्यो मन्त्रीको फुर्ती केही दिनपछि हेर्नुहोला त्यो मन्त्रीको फुर्ती अमेरिकामा जान्छ फोक्सोको अपरेसन गर्छ अमेरिकामा जान्छ फोक्सोको अपरेसन गर्छ सरकारी अड्डा र अदालतको अनुगमन गर्छ मन्त्री भएको भोलिपल्ट खुब टन टन गर्छ धन्यवाद जीएम दिपु देवेन्द्रलाई यो साथको लागि प्रभात न्युपाने कपिल वस्तु हाल भारतबाट लेख्नुहुन्छ जाऊ जाऊ मेरो बस्ती जलाएर जाऊ तिमी जाऊ जाऊ मेरो बस्ती जलाएर जाऊ तिमी हान छुरा रेट गला ढलाएर जाऊ तिमी देखे भने कोही कसैले तिमीलाई त्यति बेला देखे भने कोही कसैले तिमीलाई त्यति बेला देखावटी झम्टी मलाई चलाएर जाऊ तिमी देखावटी झम्टी मलाई चलाएर जाऊ तिमी हान छुरा रेट गला ढलाएर जाऊ तिमी जाऊ जाऊ मेरो बस्ती जलाएर जाऊ तिमी धन्यवाद प्रभात न्यौपानेलाई यो साथको लागि डिबी घायल रोल्पा बडाचौर नौ सेवार हाल बिरानो मुलुकबाट लेख्नुहुन्छ कोही पराई भए निष्ठुरी ठानेको छु कोही पराई भए निष्ठुरी ठानेको छु जिन्दगीमा काँधा खास मानेको छु माया प्रेमका धोका दिनेहरूले दिएर के भो माया प्रेममा धोका दिनेहरूले दिएर के भो माया प्रेम बिना पनि म बाँच्न जानेको छु माया प्रेम बिना पनि म बाँच्न जानेको छु कोही पराई भए निष्ठुरी ठानेको छु कोही पराई भए निष्ठुरी ठानेको छु धन्यवाद डिबी घायललाई यो साथको लागि कृष्ण साउद झरना आछाम कैलाली हाल मुम्बई भारतबाट तिमी सँगै बिहे गर्ने रहर छ मलाई तिमी सँगै बिहे गर्ने रहर छ मलाई खाली सिउँदो भर्ने रहर छ मलाई पश्चिममा पुगेकी एउटै चाँदनीसँग पश्चिममा पुगेकी एउटै चाँदनीसँग हो जिउने अनि मर्ने रहर छ मलाई हो जिउने अनि मर्ने रहर छ मलाई खाली सिउँदो भर्ने रहर छ मलाई धन्यवाद कृष्ण साउथ झरनालाई हस्तवीर बिसी वियोगी सिमली साथ रुकुम हल काठमाडौँबाट मायाको भिख मागेर जाँदैछु मायाको भिख मागेर जाँदैछु पिरतीको डोरी नागेर जाँदैछु वियोगीलाई कसैले लखेट्यो नसोच्नु वियोगीलाई कसैले लखेट्यो नसोच्नु म आफै डराउँदै भागेर जाँदैछु म आफै डराउँदै भागेर जाँदैछु पिरतीको डोरी नागेर जाँदैछु म आफै डराउँदै भागेर जाँदैछु तिमीले छोडिदियो ओ बिरानो भो बस्ने भाषा तिमीले छोडिदियो मरिसक्यो बाँच्ने आशा नाता तोडिदियो मरिसक्यो बाँच्ने आशा नाता तोडिदियो पीडानो भो बस्ने बास तिम्रै छोडिदिए मैले जुनी जुनी साँचे बगरको माछो सरी छटपटिँदै बाँचे ओ तिम्रै लागि भैस मैले जुनी जुनी साँचे बगरको माछो सरी छटपटिँदै बाँचे को जोड़ी चाहे को थिए आज ढुकुर को जोडी बन्न चाहे थिए आज किन झमटो खुसी माथि किन बनो बाजा किन झमटो खुसी माथि किन बन्यो बाजा बनेथ पानी हावा चल्यो भुईमा खसे बित्यो जिन्दगानी ओ को पात बन्यो म थे पानी हावा चल्यो भुइँमा खसे बित्यो जिन्दगानी बिरानो भो बस्ने बास तिमले छोडिदियो मरिसक्यो बाँच्ने आश नाता तोडिदियो बिरानो भो बस्ने बास तिमीले छोडिदियो पृष्ठभूमिमा गुन्जिरहेको यो साङ्गीतिक आवाज दामु मार्सिफुलको शब्द सन्तोष श्रेष्ठको सङ्गीतमा सभ्यता एल्बमबाट नरेन्द्र प्यासीको आवाजमा सजिएको छ यसै आवाजसँगै तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्ज सुनिरहनु भएको छ र रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहर्जको रात्रि प्रस्तुति कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायमा हामी जुटिरहेका छौं र यो समयमा तपाईँले नै प्रेसित गर्नुभएका तपाईँका मुक्तकहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौं मित्र यो समयमा तपाईँले हामीलाई सुनिरहनु भएको छ साथ दिइरहनु भएको छ यही विश्वास हामीले लिएका छौं फेरि पनि तपाईँकै मुक्तकको यो क्रमलाई अगाडि बढाउन चाहन्छु मनोज गिरी छापिले पाँच गुल्मी हाल बुटवल बहुमुखी क्याम्पस बुटवल पाँच रूपन्देहीबाट लेख्नुहुन्छ कुकुर मराई जिन्दगी होला जस्तो छ कुकुर मराई जिन्दगी होला जस्तो छ जिउँदो लास किराले छोला जस्तो छ के नाम दिनु र अब जिन्दगीलाई के नाम दिनु र अब जिन्दगीलाई चपाई चपाई थुकेको भोला जस्तो छ चपाई चपाई थुकेको भोला जस्तो छ जिउँदो लास किराले छोला जस्तो छ कुकुर मराई जिन्दगी होला जस्तो छ जिन्दगी व्यर्थका भएका भावहरू यो मुक्तकमा हुँदै थियो तर मित्र जिन्दगी व्यर्थको कहिल्यै पनि हुन सक्दैन कसैको पनि हुन सक्दैन कारण एउटा बिग्रिएको घडीले पनि चौबिस घण्टामा दुई पटक सही समय बताउँछ अब विचार गरौँ हामी त मान्छे हामीले कतिपटक सही काम गऱ्यौँ होला यो जिन्दगीले कतिपटक सही निर्णय लियो होला सही कदम चाल्यो होला कसैको लागि भलो गर्यो होला धन्यवाद मनोज गिरीलाई यो साथको लागि कुमार राई जुबिङ्गे कुलास सोलु हाल साउदी रियादबाट उनी सबको नजरमा प्यारा भएपछि उनी सबको नजरमा प्यारा भएपछि आफ्नो लागि त्यही नै सारा भएपछि प्रकाश दिने घामलाई भुलेको हुन्छ जुनले प्रकाश दिने घामलाई भुलेको हुन्छ जुनले जब उदाउँदा साथमा सितारा भएपछि जब उदाउँदा साथमा सितारा भएपछि उनी सबको नजरमा प्यारा भएपछि आफ्नो लागि त्यही नै सारा भएपछि धन्यवाद कुमार राईलाई यो साथको लागि प्रकाश खनाल अर्घाखाँचीबाट गरी खाने कुनै एउटा काम भएको भए गरी खाने कुनै एउटा काम भएको भई यो सहरमा प्रख्यात नाम भएको भई सायद उसले आज छोडेर जान्न थियो होला सायद उसले आज छोडेर जान्न थियो होला मेरो साथमा नि टन्न दाम भएको भए मेरो साथमा नि टन्न दाम भएको भए यो सहरमा प्रख्यात नाम भएको भए धन्यवाद प्रकाश खनाललाई यो साथको लागि सागर आचार्य समीप सरकुवा दुई बागलुङबाट लेख्नुहुन्छ गमलामा फुल्छु भन्थे बगरमा फाली गयो गमलामा फुल्छु भन्थे बगरमा फाली गयो एकातिर मलाई छाडी अन्तै पाइला चाली गयो माया प्रेम भन्ने कुरा यस्तै रहेछ थाहा पाएँ माया प्रेम भन्ने कुरा यस्तै रहेछ थाहा पाएँ फकाई फुलाई सोझो मलाई खाडलमा हाली गयो फकाई फुलाई सोझो मलाई खाडलमा हाली गयो एकातिर मलाई छाडी अन्तै पाइला चाली गयो गमलामा फुल्छु भन्थे बगरमा फाली गयो सोचे जस्तो कहाँ बन्छ र जिन्दगीका पलहरू सधैँ खुसी खुसी मात्र पनि त रहँदैन त्यसो त सधैँ दुःख मात्र पनि रहँदैन सुख दुःखको सही सम्मिश्रण वास्तविक जिन्दगी हो यदि दुःख नहुने हो भने हामीले सुखलाई बुझ्न पाउँदैनौँ सुख नहुने हो भने हामीले दुःखलाई बुझ्न पाउँदैनौँ त्यसैले त सुख छ र त दुःख छ दुःख छ र त सुख छ आँसु छ र त आँसु छ आँसु छ रत हाँसो छ यसैमा चल्छ जिन्दगी जस्तो छ त्यस्तै स्वीकार्नुपर्छ धन्यवाद सागर आचार्य समीपलाई यो साथको लागि निश्चल यात्री सुदूर कैलालीबाट भेट्छु भन्थ्यो गोधुली साँझ भेट्न आइनौ भेट्छु भन्थ्यो गोधुली साँझ भेट्न आइनौ बोलाएर मलाई आज भेट्न आइनौ खै के कति कारणले तिमी मलाई खै के कति कारणले तिमी मलाई यही मेरो मुटुको माझ भेट्न आइनौ यही मेरो मुटुको माझ भेट्न आइनौ बोलाएर मलाई आज भेट्न आइनौ धन्यवाद निश्चल यात्रीलाई यो साथको लागि प्रकाश आचार्य चैनपुर दुई चितवन हाल युए दुबईबाट सपना देखेर मात्रै गुजारा चल्दैन हजुर सपना देखेर मात्र गुजारा चल्दैन हजुर हात पाखुरा नखुटी चुलो बल्दैन हजुर गरिदिने कोही हुन्न गर्नुपर्छ आफैले यहाँ गरिदिने कोही हुन्न गर्नुपर्छ आफैले यहाँ नपकाई त दाल पनि गल्दैन हजुर नपकाई त दाल पनि गल्दैन हजुर सपना देखेर मात्र गुजारा चल्दैन हजुर धन्यवाद प्रकाश आचार्यलाई जिन्दगी चाल्नको लागि सपना देखेर पक्कै पनि हुँदैन कर्म ठातको पौरक आवश्यकता पर्छ अनुज खड्का पर्सा चितवनबाट लेख्नुहुन्छ भत्किएको घरको उजाड आँगन देखेर भत्किएको घरको उजाड आँगन देखेर आँसुमा डुबेको जीवन देखेर बुबा बितेपछि मैले मन थाम्नै सकिन बुबा बितेपछि मैले मन थाम्नै सकिन मेरी आमाको सेतै पहिरन देखेर मेरी आमाको सेतै पहिरन देखेर आँसुमा डुबेको जीवन देखेर भत्किएको घरको उजाड आँगन देखेर धन्यवाद यो मर्मस्पर्शी मुक्तकको लागि अनुज खड्का सिङ्गरलाई समीर कार्की झापा हाल दक्षिण कोरियाबाट नेपालमा छुट्टै एउटा युद्ध चाहिएको छ नेपालमा छुट्टै एउटा युद्ध चाहिएको छ जङ्गबहादुर राणासँगै जुद्ध चाहिएको छ आदर्शका कुरा गर्ने महान मान्छे भन्दा आदर्शका कुरा गर्ने महान मान्छे भन्दा अब यहाँ बन्दुक बोक्ने बुद्ध चाहिएको छ अब यहाँ बन्दुक बोक्ने बुद्ध चाहिएको छ नेपालमा छुट्टै एउटा युद्ध चाहिएको छ धन्यवाद कार्की समीरलाई यो साथको लागि रमेश तमाङ धादिङ री दुई सेक्ताली हाल साउदी अरबबाट रस चुसिएको कागती जस्तै बोक्रो जिन्दगी रस चुसिएको कागती जस्तै बोक्रो जिन्दगी भित्रभित्रै पीडाले मक्किएको खोक्रो जिन्दगी यता टाल्यो उता फाटिन्छ उता टाल्यो यता यता टाल्यो उता फाटिन्छ उता टाल्यो यता कहिल्यै नभरिने भुवाङ परेको धोक्रो जिन्दगी कहिल्यै नभरिने भुवाङ परेको धोक्रो जिन्दगी रस चुसिएको कागती जस्तै बोक्रो जिन्दगी जिन्दगीलाई खाली शून्यतासँग तुलना गर्नुभएको छ धन्यवाद रिमुक्तकको लागि रमेश तमाङलाई प्रवीण खड्का चाभिल काठमाडौँ हाल बाल्टिमोर युएसएबाट लेख्नुहुन्छ अलिकति पिए त के भयो अलिकति पिए त के भयो थोरै आफ्नै लागि जिए त के भयो भन्नेहरू त भन्लान् पागल मलाई भन्नेहरू त भन्लान् पागल मलाई म तिम्रो मायामा रित्तिए त के भयो म तिम्रो मायामा रित्तिए त के भयो अलिकति पिए त के भयो धन्यवाद प्रवीण खड्कालाई यो साथको लागि एमएस शर्मा सीमित सरकुवा दुई बागलुङबाट लेख्नुहुन्छ धनीलाई ऐस सबै थोक रहेछ पैसा धनीलाई ऐस सबै थोक रहेछ पैसा छाक टार्न पुग्नेलाई शोक रहेछ पैसा भन्छ सधैँ पेट दुख्यो देउन ए आमा भन्छ सधैँ पेट दुख्यो देउन ए आमा सडकको माग्ने कठै भोक रहेछ पैसा सडकको माग्ने कठै भोक रहेछ पैसा धनीलाई ऐस सबै थोक रहेछ पैसा कसका लागि पैसा के हो यही विश्लेषण एमएस आचार्य शर्मा सीमितलाई धन्यवाद यो साथको लागि श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट लाखौंको भीडबीच चिने तिमीलाई लाखौंको भीडबीच चिने तिमीलाई चिने र पो लिएर हिँडे तिमीलाई अरू त के कुरा पो दिनु छ र मैले अरू त के कुरा पो दिनु छ र मैले साँचो माया मात्र नहो दिने तिमीलाई साँचो माया मात्र नहो दिने तिमीलाई चिनेर पोलिएर हिँडे तिमीलाई लाखौंको भिडबीच चिने तिमीलाई धन्यवाद श्रीकान्त कहिराजलाई यो साथको लागि तिलक निष्कर्ष रत्नगर साथबाट सुन महँगो अनि तिमीले माया सस्तो देख्यौ सुन महँगो अनि तिमीले माया सस्तो देख्यौ हात्ती अनि हात्ती छाप चप्पल जस्तो देख्यौ जाली स्वार्थी कोही कोही असल राम्रो हुन्छ जाली स्वार्थी कोही कोही असल राम्रो हुन्छ थाहा छैन तिमीले मेरो मन कस्तो देख्यौ थाहा छैन तिमीले मेरो मन कस्तो देख्यौ हात्ती अनि हात्ती छाप चप्पल जस्तो देख्यौ सुन महँगो अनि तिमीले माया सस्तो देख्यौ धन्यवाद तिलक निष्कर्षलाई यो साथको लागि मित्र कार्यक्रम मुक्तक मधुरिमाको बसाईमा हामी रहिरहेका छौ मुक्तक मधुरिमामा मुक्तक मात्रै प्राप्त हुँदैन मुक्तक जस्तै देखिने भावनाहरू पनि प्राप्त हुने गर्दछन् रामचन्द्र आचार्य आचार्य मितेरीले झापा हाल दक्षिण कोरियाबाट रचना पठाउनु भएको छ तिम्रो सिउँदो भर्ने रहर रहरमै सीमित भयो तिमीलाई पाउने रहर रहरमै सीमित भयो गाह्रो रहेछ भत्काउन समाजका प्रथाहरू कृत्रिम प्रखाल तोड्ने रहर रहरमै सीमित भयो यो रचनाको लागि धन्यवाद कृपया मुक्तक लेख्ने प्रयास गर्नुहोला त्यस्तै अमृत लामिछानेको पनि रचना प्राप्त भएको हो भन्न सजिलो तर लेख्न गाह्रो मुक्तक मन लाग्छ लेख्न तर टाढा भो मुक्तक यस्तै यस्तै रचना रहेको छ त्यस्तै जयदेश शर्माले साङ्गा पाँचबाट पनि रचना पठाउनु भएको छ जन्मदा जस्तो आँखाको नानी मर्दा पनि उस्तै हुन्छ आँखाको नानी यस्तै यस्तै रचना रहेको छ र मित्र आजको लागि भने कार्यक्रम मुक्तक मधुरिमाको बसाई यति नै बिट मार्नुपर्ने बेला भएको छ अर्को साता बिहिबार फेरि पनि तपाईँका मुक्तकहरूसँगै रहनका लागि हामी उपस्थित हुने नै छौँ आजको लागि बिदा माग्नुपर्ने हुन्छ जहाँ रहेर जस्तो सुकी अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धन्यवाद मुक्तक पठाइदिनुभयो रचनाहरू पठाइदिनुभयो तपाईँहरूलाई पनि धन्यवाद प्रविधि कक्षबाट साथ दिने आत्मीय मित्र रिजनलाई धन्यवाद दिँदै तपाईँकै मित्र रामु आचार्य पनि मुक्तक मधुरिमाको व्यवसायबाट विदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निदरीको कामना